आगामी पाँच साउनमा हुने भनिएको जापान भ्रमण स्थगित भएको छ चार साउनबाट पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक हुने भएकाले भ्रमण स्थगित गरिएको उहाँको निजी सचिवालयले जनाएको छ यसैबीच मंगलबार प्रचण्ड र नेपालका लागि जापानी राजदूत कुनियो ताकासी बेज मंगलबार भेटवार्ता भएको छ पार्टी स्थित अध्यक्ष प्रचण्ड निवासमा बिहान भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचनका विषयमा छलफल भएको प्रचण्डका सहयोगी शिव खकुरालले बताउनु भएको छ पोखरामा जारी नेकपा माओवादी केन्द्रीय समितिको बैठकमा आज केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिँदैछ आज सदस्यहरूले बोल्ने क्रम सकिएपछि अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले जवाब दिनुहुनेछ अध्यक्ष वैद्यले चुनावी रणनीति सहितको भावी कार्यदिशा र महासचिव रामबहादुर थापाले संगठन र संघर्ष सम्बन्धी छुट्टी प्रस्ताव पेश गर्नु भएको छ प्रवक्ता पम्फा भूषालले आजको बैठकमा बोल्ने बाँकी रहेका सदस्यहरूले बोल्ने क्रम सकिएपछि सुझावसहित पारित गरिने जानकारी दिनुभएको छ प्रवक्ता भूषालले बैठक भर्खर शुरू भएको र आजै बेलुकासम्म सक्ने योजना रहेको बताउनु भएको छ हिजोसम्म बोल्ने सबैजसो सदस्यहरूले अब निशस्त्र रूपमा सहरी विद्रोह गर्नुपर्ने बताएका छन् बैठकले आगामी संविधान सभाको औचित्य पार्टीको धारणा र भावी कार्यदिशाको बारे रणनीति पनि तय गर्ने भूषालले बताउनु भएको छ मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले चुनावी वातावरण बनाउन दलहरूसित आग्रह गर्नुभएको छ पूर्व सांसद मजको टोलीसँग मंगलबार बिहान भएको छलफलमा रेग्मीले चुनावको लागि सरकारको तर्फबाट तयारी पूरा भएकोले अब आवश्यक वातावरण बनाउने जिम्मा दलहरूको भएको बताउनु भएको छ चुनावको मिति घोषणा भइसकेकाले अब उम्मेद्वारी दिने र मत हाल्ने वातावरण बनाउन दलहरूको प्रतिबद्धता आवश्यक रहेकोमा उहाँले जोड दिनु भएको छ रेग्मी निवास बालुवाटारमा भएको छलफलमा पूर्व सांसद महसले चुनावको मिति घोषणा भएको प्रति स्वागत व्यक्त गर्दै असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन आग्रह गरेको थियो नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालको अहिलेको आर्थिक वृद्धि दर सन्तोषजनक नभएको बताउनु भएको छ सरकारले राम्रो काम गरे नेपालको आर्थिक अवस्था सुध्रने उहाँको भनाइरहेको छ बाह्रको भलोही भरिया गाविसको बङ्गरी नदीमा पुल निर्माणको शिलान्यासमा कार्यक्रममा राजदूत जयन्त प्रसादले नेपालको प्रगतिमा भारतले आफ्नो प्रगति देख्दै आएको बताउनु भएको छ नेपालको राजनीतिक आर्थिक र विकास निर्माणमा भारतले सहयोग गरिरहने उहाँले बताउनु भएको छ सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकहरूले तोकिएको समयअनुसार काम नगर्दा बिरामीहरू मर्कामा परेका छन् सरकारी नियममा चिकित्सकले सातमा चालिस घण्टा काम गर्नुपर्ने भए पनि भरतपुर अस्पतालमा केही चिकित्सक बाहेक अधिकांशले तोकेभन्दा झण्डै आधा आजसम्म मात्र अस्पतालमा रहने काम गरेको पाइएको छ बिहान दस बजे अस्पताल पुग्ने चिकित्सकहरू दिउँसो दुई नबस्दै निजी अस्पतालमा पुगेको पाइएको छ बिहानभर निजी अस्पतालमा व्यस्त चिकित्सकहरूले खाना समेत अस्पताल समयमा खाने गरेको भएको मेडिकल सुपरटेन्डका डाक्टर महेन्द्र राज नेउपानेले बताउनु भएको छ दिउँसो बाह्र बजेपछि एक घण्टा खानाका लागि बाहिरिने चिकित्सक निजी अस्पताल पुगेर काम गरेको थाहा पाएपछि भन्दा बढी चिकित्सकलाई मौखिक रूपमा समेत सचेत गराइएको उहाँको भनाइरहेको छ नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डाक्टर कृष्ण पौडेलले सरकारी नियमअनुसार चिकित्सकले काम गर्नुपर्ने र आफ्नो कर्तव्य पूरा नगर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने बताउनु भएको छ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख गाउँ गोदार प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सकहरूले समेत दिउँसो दुई बजेपछि काम नगरेको बताउनु भएको छ अकालले प्रमुख रहेका चिकित्सकका लागि दिउँसो दुई बजेपछि प्रशासनिक कामका लागि समय छुट्याइएकोमा त्यसैलाई गलत व्याख्या गरी चिकित्सकले दिउँसो दुई नबज्दै बाहिरिने गरेको पाइएको छ मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक डाक्टर श्यामराज ओप्रेदी सरकारी नियमअनुसार चिकित्सकले हप्तामा चालिस घण्टा काम गर्नुपर्ने बताउनु भएको छ अस्पतालले चिकित्सकको कामको समय तालिका सर्वसाधारणले सबैले देख्ने गरी राख्नुपर्ने समेत निर्देशक ओप्रेतीको भनाइरहेको छ अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमणमा चारजना नेपालीको ज्यान गएको छ नेटो सेनालाई सामान उपलब्ध गराउने फर्ममा नेपाली समयअनुसार बिहान पाउने छ बजे विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको हो विस्फोट लगत्य अरू दुईजना आक्रमणकारीसँगको गोली हानहानमा चारजना नेपाली सुरक्षा गार्डको ज्यान गएको काबुलका प्रहरी प्रमुख मोहम्मद अबुल सलाङले उद्धित गर्दै बीबीसीले जनाएको छ घटनामा दुईजना ट्रक चालक र एकजना आक्रमणकारीको पनि ज्यान गएको छ जाने नेपालीको पहिचान खोल्न सकेको छैन परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुन बहादुर थापाले यसैबारे जानकारी नआइसकेको भन्दै जानकारी लिने प्रयास भइरहेको बताउनु भएको छ र विश्व खेलकुद पत्रकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ सन् उन्नाइस सय चौबिसमा फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलको समाचार सङ्कलनका लागि the international sport and press association गठन भएको दिनको सम्झनामा विश्व खेलकुद पत्रकार महासङ्घको आह्वानमा हरेक वर्ष जुलाई दुई तारिकमा यो दिवस मनाउने गरिएको छ दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले आज पल्सर स्पोर्ट अवार्ड प्रदान गर्दैछ विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ यसअघि नै मनोनयन सार्वजनिक गरिएका लोकप्रिय उत्कृष्ट महिला पुरुष युवा उत्कृष्ट प्रशिक्षकको नाम आजै सार्वजनिक हुनेछ लोकप्रिय खेलाडीको मनोनयनमा क्रिकेटका पारस खड्का फुटबलका जगजित श्रेष्ठ उस्की झरना गुरुङ र एथलेटिक्सकी केशरी चौधरी पौडीका शिरिष गुरुङ र उत्कृष्ट खेलाडी पुरुषतर्फ क्रिकेटका पारस खड्का र वसन्त रेग्मी एथलेटिक्सका तिलकराम थारू फुटबलका भरत खवास र करातेका सुनिल लामा परेका छन् महिलातर्फ करा पाटेकी गङ्गादेवी अधिकारी फुटबलकी जमुना गुरुङ र अनु लामा उसकी झरना गुरुङ र पौडीकी श्रेया धिताल परेका छन् उत्कृष्ट युवा खेलाडीमा पौडीका श्रीष गुरुङ उसकी चाहना बमजन क्रिकेटका आकाश बेष्ट फुटबलकी निरु थापा र ब्याडमिन्टनका रत्नजित तामाङ रहेका छन् उत्कृष्ट प्रशिक्षक प्रशिक्षकमा क्रिकेटका र उसका युवराज गुरुङ र करातेका अकबर शाह पौडीका वाङदेल र लामा र एथलेटिक्सका नरबहादुर साई मनोनयनमा परेका छन् स्पेसल लाइफ टाइम एटिमेट र उत्कृष्ट प्यारालिक अवार्ड भने आज घोषणा गरिनेछ महिला पुरुष र लोकप्रिय तर्फबाट मोटरसाइकल तथा अरूले पचास र पचास पचास हजार रुपियाँ पुरस्कार पाउनेछन् हवस् त दिउँसो एकपछि